दृष्टि हो मलाई संसार देखाउने दृष्टि हो लाखौँ तारा एउटै हुन् पूर्णिमाको उनी बिना एक पालनीमा नै सक्दैन यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन् जीवन लागि सृष्टि हुन् मलाई संसार देखाउने दृष्टि हुन् लाखौँ तारा एउटै हुन् पूर्णिमाको उनी बिना एक पार्नेमा बाँच्नै सक्दिन यो संसारमा मैले मन पराएको उनी मात्रै हुन् उनी बिना पार्नेमा बाँच्नै सक्दैन यो संसारमा मैले मन धरती जुनी धरतीमा लिने छु मैले माया उनलाई नै दिने छु लाखौँ तारा एउटै हुन् पूर्णिमाको जुन उनी बिना एक बाज नै सक्दिन यो संसारमा मैले मन पराएको उनी माता। कतिमा छु मैले माया उनलाई नै दिनेछु लाखौँ तारा एउटै हुन् पूर्णिमाको जुन उनी बिना एक पार्नीमा बाँच्नै सक्दैन यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन् बिना एक पर्नेमा नै सक्दिन यो संसारमा मैले मन पराएको मुनि मात्रै त्यतिखा छोरा तालाई जुनाइको त्यतिखा छो छामालाई हुनाइको लाखौ तारा एउटै हुन पूर्णिमाको जुन उनी बिना एक पाल नि नै सक्दैन यो संसारमा मैले मन परा मातालाई जुनाइको त्यति खाँचो छ मलाई उनाइको लाखौँ तारा एउटै हुन् पूर्णिमाको उनी बिना एक पार्नीमा बाँच्नै सक्दैन यो संसारमा मैले मन पराएको उनी मात्रै हुन् बिना एक पालनी नै सक्दैन यो संसारमा मैले मन पराएको उनी मात्रै एउटै कसम